नमस्कार आदरणीय श्रोतागण हजुरहरू सबैजनालाई आजको यस श्रृङ्खलामा स्वागत छ संसारको जुनसुकै कुनामा रहेर पनि यस श्रृङ्खलामा आबद्ध हुनुभएका तपाईँ सबै सबैप्रति साहित्य नमन श्रोताहरू गत केही दिन अगाडिदेखि नै साहित्यकार राधा पौडेलको खलङ्गामा हमाला एउटी नर्सको डायरी वाचन गर्दै आइरहेको छु उक्त वाचनलाई पृष्ठ बिससम्म वाचन गरेर रोकेको थिएँ आज उहाँकै कृतिका बाँकी रहेका भागहरूलाई ल्याएर उपस्थिति भइसकेको छु श्रोताहरू मैले प्रस्तुत गर्दै आइरहेका विषयवस्तुहरू हजुरहरूलाई कस्तो लाग्छ जस्तो लाग्छ त्यस्तै प्रतिक्रिया दिनुहोला यदि मन पर्यो भने यस च्यानललाई सब्सक्राइब र सेयर पनि गरिदिनुहोस् अब आजको विषयवस्तुतर्फ प्रवेश गर्दछु खलङ्गामा हमला गरिबी सामाजिक विभेद र द्वन्द्वले आक्रान्त कर्णालीवासीको जीवनमा आधारित एक यथार्थवाद एउटी नर्सको डायरी हो खलङ्गामा हमाला मदन पुरस्कारबाट सम्मानित कृति हो अब यस कृतिलाई वाचन गर्ने अनुमति लिन्छु अब वाचन सुरु हुन्छ पृष्ठ एक्काइसबाट जुम्लाका मान्छे हामीभन्दा गरिब छन् भन्ने सुन्दा सानैदेखि मलाई अचम्म लाग्थ्यो आज हामी पहिले जति गरिब छैनौँ जुम्ला भने जहाँको तहीँ छ आखिर किन यति गरिब छ जुम्ला बल्ल बुझे जब आफ्नै देशका मान्छे जुम्लालाई प्रदेश ठान्छन् कसरी उन्नति हुन्छ अनि कसरी सुध्रिन्छ जुम्लीहरूको जीवनस्तर सबैले टिउरी गरे पनि म भित्रैदेखि दृढ थिएँ दुई हजार अन्ठाउन्न साल बर्खाको बेला कार्यक्रम सुपरभाइजरले मलाई सँगै जुम्ला लैजानुपर्ने थियो काम सिकाएपछि मात्र उनी फर्कने भनिएको थियो तिमी सुर्खेत गएर बस्दै गर काम सिक्दै गर उनीहरूले भनिन् म आउँछु अनि सँगै जुम्ला जाउँला उनीहरूले सुर्खेत आउनै आलटाल गरिरहेन् खासमा उनी जुम्ला जानै चाहँदैनन् भन्ने मैले बुझेँ उनको घरमा बसिरहे कति दिन सुर्खेतमै बास हुने हो पत्तो थिएन मैले एक्लै भए पनि जुम्ला उक्लिने निधो गरेँ अक्षर नचिनेका हाम्रा दिदीबहिनी दाजुभाइ भाषै नबुझ्ने देशमा गएर त एक्लै काम गरिरहेका छन् भने मलाई आफ्नै देशमा जान किन साथी चाहियो जुम्ला जाने हवाईजहाज पाउन निकै गाह्रो भयो खराब मौसमका कारण उडानै कम थियो त्यसमाथि जुम्ला एयरपोर्टमा कालो पत्रे गर्न लागेकाले जहाज जान सक्दो रहेनछ हेलिकप्टरमा टिकट पाउनु महाभारत जित्नु जत्तिकै हुँदो रहेछ मसँग जुम्लाको एभरेस्ट होटलका प्रोप्राइटर सुनिल शर्मा दाईको फोन नम्बर थियो सुर्खेतबाटै फोन गरे उहाँले हेलिकप्टरको टिकट लिने छटके बाटो देखाइदिनु भयो छटके बाटो सजिलो थियो टिकट पाए पनि तर मन आत्मा आत्मगलानीले भरिएर आयो मान्छे पन्ध्र सोह्र दिनदेखि एयरपोर्टमै कुरेर बसेका छन् एकअर्कालाई चिन्ने भइसकेका छन् तपाईँलाई देखेँ भने झगडा गर्न आउँछन् कुटाकुटी हुनसक्छ हेलिकप्टरका स्टेसन म्यानेजरले मलाई फोनमा भने तपाईँ आफ्नो झोला मेरो अफिसमा राख्नुहोस् र कोही नजाने जस्तो गरी बस्नुहोस् हेलिकप्टर जाने पक्का भएपछि म खबर गर्छु मलाई उनको कुरा सुनेर साह्रै नमजा लाग्यो टिकट नपाएर एयरपोर्टमा अल्पत्र यात्रुहरूलाई अन्याय गरे कि भन्ने भयो भनसुन गरेर टिकट लिएकोमा पछुतो लागेर आयो मसँग अरू उपाय के नै थियो र मलाई एकछिन सुर्खेतमा अडिन मन थिएन यो मेरो कार्यक्षेत्र होइन आफ्नो कार्यक्षेत्र नगई सुर्खेतमै भुलिरहन मेरो मनले दिँदै दिएन यहाँ त स्वास्थ्य सेवाका थुप्रै विकल्प छँदैछन् तर जुम्ला जुम्लालाई मेरो खाँचो थियो कम्तीमा त्यतिखेर मलाई त्यस्तै लाग्यो मैले गौतम बुद्धलाई सम्झेँ उनले भनेका थिए रे कहिलेकाहीँ असल नतिजाको निम्ति गलत बाटो पनि स्वीकार्य हुन्छ म आफ्नो मन थामथुम पारेर स्टेसन म्यानेजरको निर्देशन पछ्याउँदै गएँ र एसियन हेलिकप्टरमा जुम्ला उडेँ मेरो मन खुसीले नाच्न थाल्यो आमा कस्तो होला जुम्ला हेलिकप्टरको आवाज साह्रै चर्को हुँदो रहेछ कानै खाने पहिले काठमाडौँबाट नवलपरासी जाँदा भैरवसम्म जहाज चढेकी थिएँ यस्तो आवाज आएको थाहा थिएन हेलिकप्टर भुर्र चरा जस्तै उड्न थालेँ यात्रु भन्नु म र एकजना केटा थियौँ अलकत्राको ड्रम र सामानका थुप्रै पोकापोकी मात्र हामीसँग जुम्ला जाँदै थियो पोका पन्तुरोको डङ्गुरले अगाडि पाइलाधरी देखिएको थिएन ज्यान घरि दाहिने कोल्टे पर्थ्यो घरि देब्रे घरि तेस्रै तेस्रो जान्थ्यो हेलिकप्टर हल्लिँदा अलकत्राको ड्रमले कि जस्तो हुन्थ्यो अजङ्गका डाँडा निचोल्दै काप कापबाट भिक्किँदा यस्तो भान भयो म बाल्यकथा सुनाउनुभएका देवताको बायुपङ्की घोडामा सहार छु घाँटी तन्काई तन्काई मुनि हेर्न थालेँ डाँडाका टुप्पा टुप्पामा खोज खोजमा एक दुईवटा झुप्रा देखिए त्यहाँ पक्कै मान्छे त बस्छन् होला नि कसरी पुग्दा हो नि त्यहाँसम्म निधार खुम्च्याउँदै आँखा गाडे मसिनो धर्सो जस्तो गोरेटो बाटो देखियो स्कुल भने टाढा टाढासम्म कहीँ देखेन कहाँ पढ्दा हुन् यी घरका केटाकेटी दायाँ बायाँ आँखा घुमाए मेरी आमा कपाल सपक्क कोरेर बिचमा लामो सिउँदो राख्नुहुन्छ यी पहाडका बिचमा मेरो आमाको सिउँदो जस्तै नदी बगिरहेको देख्दा झन्डै आँसु नआएको आमालाई सम्झेर बाहिरका आकृति बिस्तारै धमिलो हुँदै गए धुलो छिरेर अप्ठ्यारो भए जस्तो भान पार्दै आँखा झिमझिमाए आँखामा लागेको बादल छाटियो हेलिकप्टर जुम्ला एयरपोर्टमाथि फन्को मार्दै रहेछ माथिबाटै कालो प्रखाल देखेँ एयरपोर्टमा कालो प्रखाल लगाएको देखेर अचम्म लाग्यो जति जति तल झर्दै गए दृश्य छ्याङ्ग हुँदै गयो एयरपोर्टको प्रखाल भनेको त कहाँ हुनु ती त काँडेतारको छेउ लागेर बसेका स्थानीय बासिन्दा रहेछन् भारी बोक्न एयरपोर्ट आएका म एयरपोर्ट बाहिर निस्केँ एक हुल केटाकेटी मलाई घेर्न आइहालेँ महिला र पुरुष पनि थिए प्राय सबै उमेर ढल्केका केही शारीरिक अपाङ्गता भएका पनि देखिए हात खुट्टा भङ्ग्याउँदै खोच्याउँदै अलिअलि मुस्कान छर्दै मेरो छेउ आए केही खाएका छैनन् भारी बोक्न देऊ एक हातले आफ्नो पेटतिर इसारा गर्दै उनीहरूले भने जवाफ दिन नपाउँदै उनीहरू म बोक्छु म बोक्छु भनेर झोला तानातान गर्न थाले मैले केही बोल्न सकिनँ हेरेको हेरेँ भएँ आखिरीमा दुईजना केटाकेटीले मिलेर बोक्ने सहमति गरे दुवै हेर्दा चिटलाग्दा थिए नाकबाट अविरल सिकान बगेर घाउ बनेको नाक र ओठको बिचमा सिकान कटकटिएर जुङ्गाको रेखी चाहिँ देखिन्थ्यो उनीको कालो पछ्यौडा ओढेका थिए ठाउँ ठाउँमा भङ्ग परेको जुम्लाको चिसो हावा कसरी छेक्दो होला त्यसले फ्लाटिनको कपडा दस ठाउँमा उध्रेको थियो दस ठाउँमा ढालेको थियो कपडाको मैलो जुत्ताबाट खुट्टाका आधाभन्दा बढी आउँला चिहाइरहेका थिए कपाल कहिले ननुहाए जस्तो लट्टा परेको थियो अनुहार फोहोर र चिसोले कक्रक्क झिङ्गा भन्किन मात्र बाँकी नाउँ के हो उनीहरूले अन्कनाउँदै भने दलित रहेछन् स्कुल जाँदैनौ जवाफमा टाउको हल्लाएर जान्न भने उनीहरू जुम्ली भाषा बोलिरहेका थिए म बुझ्न त बुझिरहेको थिएँ तर त्यही भाकामा बोल्न जान्ने कुरा भएन म नेपालीमा सोध्थेँ उनीहरू आफ्नै भाषामा जवाफ दिन्थे खलङ्गा बजार बाहिर पाइला टेकेका रहेछन् बाह्र वर्ष नागिसकेका थिए तै स्कुलको मुख देखेका थिएनन् पढाइ लेखाइमा पुरै सुन्न होटल पुगेपछि साउने गमा भाउजूसँग तिनै केटाकेटीको बारेमा सोधखोज गरेँ उनीहरूका बा एकाएक गायब भएका रहेछन् माओवादीमा लागे कि भारततिर भाषिए मरेकी जिउँदैछन् केही पत्तो रहेनछ आमाले अर्को बिहे छन् अनि उनीहरू जुम्लाको चिसोमा फिरिँदै भारी बोकेर गुजारा गर्दा रहेछन् हजुरआमा र हजुरबालाई पनि पालिरहेका रहेछन् रातभरि तिनै भुराहरूको तर्कना मनमा खेलिरह्यो के टुहुरो हुनु दलित हुनु र गरिब हुनु कसैको रहर हो कि ती बच्चालाई उप्री उप्री नाच्दै स्कुल जाने इच्छा थिएन होला बिचारा अगाउन्जेल आमाको काखमा खेल्न धरि पाएनन् मेरो आँखाबाट तुरुक्क आँसु झरेछ पत्तै पाएन बालाई सम्झिए उहाँले सुनाएको जुम्ला वर्णन घरिघरि कानमा गुन्जिन थाल्यो बा दुई हजार सत्र सालमा यहाँ आउनुभएको थियो लमजुङमा जन्मिएको मान्छे टुहुरो भएर दे झापा पुग्नुभयो कहाँबाट यो दुर्गम ठाउँमा आइपुग्नु भयो अहिले त यस्तो छ त्यति बेला कस्तो थियो होला मान्छेको जात परिस्थिति र संजोगले जता लतार्यो उतै लतारिने त हो त्यस बेला बा यही घरजम गरेर बस्नुभएको भए आज म यिनै केटाकेटीको ठाउँमा हुन्थ्यो होला भाग्यमानी रहेछु मेरो बाले चितवन रोज्नुभयो जुम्लाभन्दा धेरै सुगम ठाउँमा जन्मिन पाएँ मनमा कुरा खेलाउँदा खेलाउँदै मैले थाहा पाएँ कुनै पनि व्यक्तिको जन्मने ठाउँ उसको छनौटको विषय होइन जुम्लामा पाइला टेकेको एक दिन नबित्दै त्यहाँको एउटा करुण तस्बिर मेरो आँखा अगाडि थियो आफ्नो बाल्यकाल याद आयो म नाङ्गो खुट्टा हिँडेकी छु भोको पेट सुतेकी छु आफूभन्दा ठुलो भारी बोकेकी छु मेलापात गरेकी छु तर यति विधि गरेको थिएन यति विधि दुखी थिएन म दुखी भनेको त यो ठाउँ पो दुखी रहेछ बाले भन्नुभएको साँच्चै हो जुम्लाका मान्छे हामीभन्दा गरिबै हुन् नर्सिङ क्याम्पसका धेरै साथीहरू बेलायतमा छन् उनीहरू तारन्तार इमेल लेखेर मलाई ढाकिरहन्छन् भन्छन् त के नेपालमा बसिरहन्छस् बेलायत आइज यहाँ सब थोक छ आज म उनीहरूलाई सोध्न चाहन्छु के त्यहाँ जुम्ला छ म निकै भाग्यमानी हो मैले बेलायत होइन जुम्लामा काम गर्ने मौका पाएँ बेलायतले म जस्तो नर्स प्रशस्तै पाउँछ जुम्लामा म एक्लै छु बेलायतमा मेरो उपस्थितिको मोल सुक्खा बराबर हुन्न जुम्लामा लाग छ यहाँ म जनशक्ति विकास अधिकृत छु एक किसिमले भन्दा यो हाकिम पद हो नेपालीहरूमा हाकिम हुनुलाई पुरुष भए डम्म भुडी लागेको र महिला भए पाकी र सिँगार पटार गरेकी हुनुपर्छ जुम्ला जस्तो ठाउँमा त झन् बाहिरका महिला हमेसी काम गर्न जाँदै जाँदैनन् गए पनि कलिलो उमेरको छ भने कसैले पत्याउने होइन त्यस्तो सोच भएको ठाउँमा सबैको विश्वास जित्नु आफूलाई उमेरभन्दा पाकी देखाउनु मेरो पहिलो चुनौती बन्यो मैले साडी लगाउन थालेँ अफिस जाने बेला होटलकी बजैले पूजा गरेर राखेको थालीबाट निधार माथि टिका लगाउँथे विवाहित महिलाले जस्तै तैपनि मलाई मेरो पदअनुसार कसैले बोलाएनन् जसले पनि सिस्टर भन्थे मतलब उनीहरूको निम्ति म बिरामीको सेवा गर्ने नर्स हुँ व्यवस्थापक होइन यसले सुरु सुरुमा काम गर्न निकै अप्ठ्यारो भयो कतिपयले असहयोग गरे आजसम्म गरिरहेका छन् म पनि हार मान्नेवाला कहाँ थिएँ र मैले के अनुभव गरेँ भने पढाइले व्यक्तित्व बढाउन ठुलो भूमिका खेल्दो रहेछ मैले स्वास्थ्य शिक्षामा स्नातकोत्तर सकेको समाजशास्त्रमा स्नातकोत्तर गरिरहेको नर्सिङमा स्नातक र चार वर्षीय इन्स्टिक असिस्टेन्टको अनुभव सङ्घालेको सुनेपछि सबै त्यसै जिब्रो टोक्थे जुम्लामा काम सुरु गर्दा मैले हासिल गरेको शिक्षा नै मेरो निम्ति बलियो अस्त्र साबित भयो संजोगले त्यहाँका डाक्टर मेरो माइली दिदी बिन्दुसँगै पढेका रहेछन् थर पनि पौडेलै यसले त्यहाँको वस्तुस्थिति बुझ्न निकै सजिलो भयो सबै राम्रो हुँदाहुँदै उनीसँग एउटा कुरामा भने सधैँ गुनासो रह्यो मेरो जुम्लाप्रति उनको खासै अभिरुचि थिएन न काम गर्ने जाँगरै देखिन्थ्यो उनी खालि सरकारी जागिरीको दुर्गम कोटा पुरा गर्न आएका थिए यहाँ केही गर्न सकिन्न बहिनी गर्नै दिँदैनन् उनी प्रष्टै भन्थे बसुन्जेल सबैलाई खुसी बनाएर बस्ने दिन सकिएपछि खुरुक्क जाने उनी जुम्ली भाषा मिसाउँदै मलाई सम्झाउँथे तिमी पनि आफ्नो जागिरी खाओ अनुभव ल्याऊ जाओ म उनको निराशाजनक कुरालाई फिस्स हाँसेर टारिदिन्थेँ हाम्रो छुट्टै अफिस थिएन नेपाल र बेलायत सरकारको द्विपक्षीय कार्यक्रम र द्वन्द्वको बेला परेकाले जुम्ला अस्पतालमै प्रशासनको एउटा कोठा खाली गरेर हामीलाई बस्न दिएको थियो एक कोठी अफिसमा चारवटा प्लास्टिकका कुर्सी थिए दुईवटा टेबल चखट्टी राखेका दुईवटा कुर्सी भित्तामा टाँसिएको एउटा दराज बस त्यति सुरक्षाका कारण तडक भडक नगरी जतिसक्दो न्यूनतम सुविधामा बस्नुपर्छ भन्ने मान्यता थियो त्यहाँ भएर जुम्लाको ठन्डीमा न हिटर ताप्ने सुविधा थियो न कार्पेटको न्यानै पाइन्थ्यो जाडो महिनाभरि चिसोले मेरो हात कक्रक्क पर्थ्यो मैले लाउने लुगा पनि खासै न्याना थिएन जुम्ला जाँदा बाक्ला कपडा लगेकी थिएन जाडोमा थर्मल कोट लगाउनु पर्छ भन्ने थाहै थिएन भए पनि किन्न पैसा थिएन अरूको स्थिति हेर्थेँ मभन्दा पातलो कपडा धानिएर बसेका छन् सोच्थेँ सबै त बाँचेकै छन् मेरो जाडो त्यसै छुमन्तर हुन्थ्यो अफिस कोठामा भर्खरै जाली ढोका हालिएको थियो त्यसैले होला अलि कडा थियो ढोका खोल्दा र लगाउँदा कुइए कराउँथ्यो एक दिन त्यही ढोका कुइँ पार्दै एकजना महिला हडबडाउँदै भित्र छिरिन् दिदी दिदी एकजना पखाला लागेको बिरामी आएको छ छिटो आउनुहोस् न उनले एकै सासमा भनिन् उनको नाउँ हो तारा नेपाली लोग्ने प्रहरीमा रहेछ लोग्नेले अर्की श्रीमती ल्याएपछि उनी सानो छोरा लिएर माइतीमा बाआमासँग बस्दै आएकी रहेछन् अस्पताल विकास समितिमा सहयोगीको काम गर्थिन् महिनाको एक हजार रुपियाँ तलब त्यो पनि बढेर त्यति भएको रे उनी मैले भेटेका सहयोगी कर्मचारीमध्ये सबभन्दा इमान्दार थिइन् भनेको र सिकाएको काममा कुनै नाइनस्ती नगर्ने सायद अस्थायी भएर होला वा लोग्नेले छोडेपछि आर्थिक बोझले थिचिएको हो कि तारा एक्लै महिला सहयोगी थिइन् जुम्ला अस्पतालमा अनुहार हँसिलो थियो स्वभाव लजालु अनि चिकित्सित बिरामीदेखि खुब डराउँथिन् बिहानैदेखि बेलुकीसम्म काम गरिरहन्थिन् जति अबेरसम्म बस्नु परे पनि गोडा बजार्थेनन् अनुहार ठुस्स पार्थेनन् त्यस्तो सहयोगी मैले आजसम्म भेटेकै छैन अरू जति भेटे प्राय समयको ख्याल नगर्ने रक्सीले मातेर अफिस आइदिने उस्तै परे झगडा गर्ने अनेक बाहना बनाएर काम टार्ने खालका हुन्थे क्रोटी स्वभावका सहयोगी पनि धेरै भेटेकी छु तारामा यी कुनै अवगुण थिएनन् उनी तारा पखालाले चिकित्स बिरामी देखेर सास फुलाउँदै म कहाँ आएकी थिइन् म तुरुन्तै उनलाई पछ्याउँदै बिरामी कहाँ पुग्न चाहन्थेँ तर एकछिन थामिएँ म सिस्टर भनेर जुम्ला आएकी थिएन त्यहाँ बिरामी जाँच्ने अधिकार पनि थिएन मलाई आज भावनामा बगेर उपचार गऱ्यो भने पछि पछि पनि मेरै भर पर्ने खतरा थियो हुन त जुम्ला अस्पतालमा कति नै बिरामी आउँथे र यसो भन्दैमा अस्पतालका डाक्टर नर्सको जिम्मेवारी आफैले लिएर म उनीहरूलाई पुरजीवी बनाउन चाहन्न थिएँ पखाला लाग्दैमा म किन आउनु पर्यो मैले अलि रिसाएँ भने यत्र वर्ष कसले बिरामी जाँच्यो जाओ उनीहरूलाई बोलाओ उनी एउटा हातले जाली ढोका ठेलेर उभिरहेकी थिइन् एउटा खुट्टा कोठाभित्र थियो एउटा बाहिर ढुन्ची स्वरमा भनिन् गली गली दिदी बिरामी श्रेष छ जुम्ले भाषामा कसैलाई बिन्ती भाव गर्नु पर्यो भने गली गली भनिन्छ मैले त्यतिखेरसम्म जुम्ले र नेपाली भाषाको अर्थ खुलाएर एउटा सानो शब्दकोश बनाइसकेकी थिएँ ताराको त्यस्तो बिन्ती भाव सुनेर मेरा गोडा अड्डिएनन् मेरो कार्य देशले दुखेको दायरामाथि नर्सको कर्तव्य हाबी हुन पुग्यो त्यो मेरो काम होइन भन्दै बसिरहन मन लागेन मौनको पछि लागे इमर्जेन्सी कोठा पचास साठी मिटर टाढा थियो म तारासँगै दौडिँदै त्यहाँ पुगेँ बिरामी हेरेँ मैला रहेछ पखाला लागेको पनि होइन रहेछ रगत बगेर बेहोस भएको त्यो पनि सुत्केरी गराउँदा साल अड्किएर जुम्ली भाषामा रगत बग्नुलाई पखाला लागेको भनिँदो रहेछ ती महिला बेहोस थिइन् भरतपुर अस्पतालमा चार वर्ष एनेस्थियामा काम गरेकी मैले धेरैचोटि यस्तो बिरामीको उपचार गरेकी थिएँ कम्तीमा तिस सेकेन्डदेखि बिस मिनटमै रगत बगेको रोक्न सकिन्छ घरमै पनि उपचार हुन सक्छ साधारणतया पाठेघर खुम्चाएर रगत बग्न कम हुने औषधि दिनुपर्छ रगतसम्म दिन पाए पनि बिरामीलाई बचाउन सकिन्छ त्यहाँ न बिरामीलाई चाहिने जगेडा रगत थियो न अपरेसन कोठा न इन्जेक्सन न औषधि बजारका निजी औषधि पसलमा पाइन्छ कि भनेर मान्छे दौडाए पाइएन अब बिरामीलाई सुर्खेत वा नेपालगञ्ज लग्नुको विकल्प देखिन तर कुरुवासँग पैसा थिएन जहाजमा जाँदा दुईजनालाई कम्तीमा छ हजार रुपियाँ लाग्थ्यो सहयोग गरौँ भने आफूसँग पनि त्यति पैसा थिएन समय घर्किँदै थियो जति आलटाल गर्यो रगत बगेरै बिरामीको मृत्यु हुने खतरा थियो मैले केही सिप नलागेर आफूसँग भएको अलिकति पैसा झिके बाँकी त्यहीँ खोजखास पारे छ हजार रुपियाँ जम्मा भएपछि बिरामी र कुरुवा दुबईलाई एयरपोर्ट पठाइहाले दुर्भाग्य जहाज उडिसकेछ ती मैला बाँचिनन् म त्यो बहरी निधाउन सकेन हेर्दा हेर्दै आँखा अगाडि प्राण गएको ती महिलाको अनुहार झल्झल्ती सम्किरह्यो उनको सप र रुवाबासी गरिरहेका आफन्त छेउछाउमा नै छन् कि जस्तो लाग्यो म तर्सी दायाँ भाइ हेरेँ हेतो कोठा थियो वृद्ध म थिएँ आफैलाई देखाएँ के किन गर्छु भनेर आएको एउटा सामान्य बिरामीलाई पनि बचाउन सकिनँ मैले ती महिलाको अनुहारमा आफ्नै आमालाई देखेँ झन् रुन मन लाग्यो जुम्ला बसाएको एउटा असफल सुरुवातले मलाई भित्रैदेखि हल्लाइदिएको थियो फेरि सोचेँ यस्तो घटना त यहाँ धेरै हुनेछ जहाँ तिस मिनटको फरकमा एकजना आमा मरिरहेकी छन् त्यहाँको स्वास्थ्य सेवामा काम गर्नु सजिलो पक्कै होइन यसलाई सजिलो बनाउने हो भने अपरेसन कक्ष रगत बैङ्कको व्यवस्था र आकस्मिक कोष खडा गर्न डटेर लाग्नुपर्छ यति गर्न सकिन्छ भने मात्र यहाँ बसेको सार्थक हुन्छ नभए दिनौँ बिरामीको मृत्यु हेर्दै दिनौँ आफै मर्नुभन्दा जुम्ला छाडेर हिँडेकै बेस सुरुवातमै लिएर जुम्ला छाड्ने कल्पनाले मेरो मन चिसो भएर आयो घोडाले आफ्नै ज्यान थाम्न नसके जस्तो भयो ओछ्यानमा पल्टिएँ आँखा तिमीले बाको अनुहार याद आयो छोरी जुम्लामा हामीभन्दा गरिब मान्छे बस्छन् तिमीले ठुलो भएर उनीहरूको सेवा गर्नुपर्छ है मैले फुरुङ्गो परेर हस् बा भनेकी थिएँ आँखा उगारे बाले हात दिए जस्तो लाग्यो मन एक्कासी तातो भएर आयो मैले ऊ तिनखेरै अठोट गरेँ म भाग्दिनँ समस्यासँग लड्छु समस्यालाई जित्छु मेरो बा कहिले मलाई गलत बाटो देखाउनुहुन्न जुम्लालाई मेरो खाँचो छ किनकि यहाँ मभन्दा गरिब मान्छे बस्छन् श्रोताहरू आज वाचन गरेको कृति खलङ्गामा हमाला राधा पौडेलको प्रकाशित कृति हो उक्त कृतिलाई पृष्ठ तिससम्म वाचन गरेर रोकेको छु आगामी दिनहरूमा यस कृतिका बाँकी रहेका भागहरू ल्याएर उपस्थिति हुने नै छु यतिन्जेलसम्म यस श्रृङ्खलामा आबद्ध हुनुभयो तपाईँ सबै सबैप्रति आभार प्रकट गर्दछु आजको यस भाग तपाईँहरूलाई कस्तो लाग्यो जस्तो लाग्यो त्यस्तै प्रतिक्रिया पनि दिनुहोला अब अर्को श्रृङ्खलासम्मका लागि बिदा हुन चाहन्छु आज्ञा दिनुहोस् हस्त नमस्कार